नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन लिएर आइपुगेका छौं हामीले एक सरको मायाको छैठौं श्रृङ्खला गएको साता पृष्ठ एक सय छसम्म सुन्यौं त्यहाँसम्म सुन्दा पुस्तकभित्र जेरोल्डका कथा आए एक सरको मायाभित्रको उपकथा आयो र जेरोल्ड र लुसीको प्रेम कथा आयो लुसी प्लेन दुर्घटनामा निधन भएको कुरा आयो सोलुमा घुम्न गएका बेला र त्यो सन्दर्भ अब करिब त्यहाँनिर सकिएको छ आज अर्को सन्दर्भमा हामी जान्छौँ एक सरको माया नियमित रूपमा सुनेर हामीलाई माया गर्नुभएकोमा श्रुति सम्वेक परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछौँ आवासका कारण केही गला बसे पनि आज सातौं श्रृङ्खला निरन्तरताका साथ लिएर आएको छु उसै गरी माया गरेर सुनिदिनुहुनेछ भन्ने अनुरोधका साथ जीएस पौडेलको उपन्यास एक सरको मायाको सातौं श्रृङ्खला वाचन सुरु गर्छु पृष्ठ एक सय सातबाट रक्बोमा पुग्दा चालिसे दाई र अहमद बसिरहेका थिए म पुगेपछि सरको सुरु भयो सरको तान्दै चालिसे दाईले रुम पार्टनर आएको कुरा गरे मैले लिएर आउनु पर्दैन यतै भन्दा जवाफमा दाईले थोरै हाँसेर भने उनले पिउँदैनन् मैले पनि हाँस्दै भने म पनि अस्तिसम्म पिउँदिन थिएँ नि मेरो कुरा सुनेर मुन्टो हल्लाउँदै दाइले भने त्यो त हो तर उनको समय नै मिल्दैन अहिलेसम्म उनी ड्युटीमै छन् हामी नेपालीमा कुरा गरिरहेका थियौँ अहमद रिसा आयो तिमीहरू खुकुरी भाषामै कुरा गर्ने भए म जान्छु अहमदलाई फकाउँदै दाइले अङ्ग्रेजीमा भने ल ल धम्की नदे मैले तेरो दोस्रीवालीलाई दिउँसो स्कुटरमा हुर्किँदै गरेको देखेको थिएँ दाईको कुरा सुनेर अहमदले भन्यो हो र अगाडि थिए कि पछाडि पछाडि थिए अगाडि एउटा जखमले थियो मलाई पहिलेदेखि नै शङ्का त थियो मैले भने छोड्दै यार त पनि कुन दुधले नुहाएको होस् र मेरो कुरा सुनेर अहमद र दाई एकपटक मजाले हाँसे हाँसिसकेर अहमदले भन्यो हुन त हो यार तर आफू जस्तो भए पनि गर्लफ्रेन्डहरूसँग हिँडेको देख्दा त चित्त दुखिहाल्छ नि हुन त म दोस्रीलाई छोड्ने मनसायमै थिएँ अब झन् न्यु मिल्यो किन छोड्ने खर्च पुर्याउने गाह्रो भयो यार आफू परियो अर्कै आइल्यान्डको मान्छे कोठा भाडा खर्च पानी दुईवटीसँग पालै पालो घुमफिर अहिले त झन् यो लेदोको भाउ पनि बढेको छ कसरी धान्ने यार दाइले सोधे एउटी छोडिसकिस् अहमदले भन्यो पहिले त आफै खर्च गर्छ त्यसो भए दोस्रीमा चाहिँ किन तेस्री पनि छोड्न त होइन यार तेस्रीको त लगानी नै उठेको छैन अहमद जोडले हाँस्यो मैले भने यो लेदोको पैसा म पनि सेयर गरौँला अब सदस्य शुल्क त तिर्नै पर्यो नि मेरो कुरा सुनेर हाँसिरहेको अहमद रोकिएर फेरि हाँस्यो अनि भन्यो त्यो त तिर्नै पर्यो नि यार तैँले तिरिनस् भने त मैले तेस्रीलाई पनि छोड्नुपर्छ हामी सबै गलल्ल हाँस्यौँ एकछिनपछि मैले चालिसे दाईलाई नेपालीमै भने दाई हिजो मैले दूषित थानीमा एउटी केटी देखेको थिएँ ऊ भर्खरकै थिए उसको नाम माझदा रहेछ म त एकछिन हेरेको हेरे भएँ यस्तो लाग्यो कि तपाईँकी माझ्दा पनि जवान हुँदा त्यस्तै थिएन ओली मेरो कुरा सुनेर दाई किन्चित गम्भीर देखिए मैले नै भने दाई तपाईँले मलाई अझैसम्म माझ्दाको फोटो समेत देखाउनु भएको छैन खै हेरौँ न भाइ मसँग उसको फोटो नै छैन छोडेर घर जान लागेको छु उसका फोटाहरू नि सबै डिलिट गरिदिएँ दाईको जवाफले म निराश भएँ यत्तिकैमा अहमद उठेर भन्यो अब त म साँच्चै हिँडेँ तिमीहरू खुकुरी भाषामै गफ गर्दै बस दाईले हाँस्दै अहमदको हात समातेर भने बस् न यार अब कति नै दिन बाँकी छ र तसँग बसेर रमाइलो गर्न दाईको कुरा सुनेर अहमद निवेशभरमै गम्भीर देखियो र बस्दै भन्यो त धेरै याद आउने भइसि यार चालिसै मैले तँलाई खुब मिस गर्नेवाला छु हामी सबै एकैछिन गम्भीर भयौँ केही बेरपछि प्रसङ्ग बदलियो अनि मात्र हामी रमाइलो कुराकानी गर्न थाल्यौँ अफिसमा चालिसे दाईको रिप्लेसमेन्टमा एउटा श्रीलङ्कन आयो एक हप्ता उसलाई कामको बारेमा सिकाएर दाइले मालदिप्स छोड्ने भए दाई र म प्यान्ट्रीमा थियौँ त्यो नयाँ श्रीलङ्कन पनि त्यहीँ आयो उसले किचन र्याकबाट चियाको प्याकेट निकाल्दै थियो एउटा सानो खैरो पुतली ऱ्याकबाट निस्केर त्यो श्रीलङ्कनको नाकतिर उड्यो उसले प्याट्ट हातले लामखुट्टे मारे जसरी त्यो पुतलीलाई मारेर फालिदियो अनि चिया लिएर गयो ऊ गएपछि मैले जिस्किँदै दाइलाई भने दाइ यो भर्खर जुन पुतली मार्यो नि त्यसको हत्यारा तपाईँ हो दाइले छक्क पर्दै सोधे कसरी तपाईँले राजीनामा नदिएको भए न यो लङ्के यहाँ आउँथ्यो न त त्यो पुतली नै मर्थ्यो त्यसरी हेर्ने हो भने त यो संसारमा घट्ने सबै घटनाहरू एक आपसमा प्रत्यक्ष वा परोक्ष रूपमा जोडिएकै हुन्छन् नि भाइ मैले भने हो दाई म पनि यो कुरामा सहमत छु वास्तवमा भन्ने हो भने हामी आज जहाँ छौँ र हामीसँग जोडिएर जे जस्ता घटनाहरू घटिरहेका छन् नि ती सबै हामी आफैले गरेका निर्णयहरूको कारण भइरहेका छन् जस्तो कि हेर्नुहोस् न त्यो दिन तपाईँले छोरीलाई नयाँ ल्यापटप किनिदिउँ कि पुरानै पठाइदिउँ भनेर सोचिरहेका बेलामा पुरानै ल्यापटप पठाइदिने निर्णय गर्नुभयो यदि तपाईँले छोरीलाई नयाँ ल्यापटप पठाइदिएको भए आज न त तपाईँ र माझदाको सम्बन्ध घरमा थाहा हुन्थ्यो न त तपाईँले राजीनामा दिनुपर्थ्यो न त यो लङ्के आउँथ्यो न त पुतली नै मर्थ्यो यतिखेरको परिदृश्य बिल्कुल अर्कै हुन्थ्यो हो भाइ ठिक भन्नुभयो हामीले लिएका सानाभन्दा साना निर्णयले थाहै नपाई ठुल्ठुला घटनाहरू घटाइरहेका हुन्छन् चालिसे नेपाल फर्किने दुई रात अघि म बिलिङलीबाट माले आउँदै थिएँ मालेमा उत्रिनासाथ अचानक पानी पर्यो पानी जोडले नै परेकाले म दिरागुको बिल्डिङ तल ओत लाग्न पुगेँ म यताउति हेरिरहेको थिएँ त्यो डरलाग्दो जगल्टी देखिन्छ कि भनेर मनमा नै डराइ पनि रहेको थिएँ डुनीबाट ओर्लिएका यात्रुहरू बिस्तारै टर्मिनलबाट बाहिर आउँदै थिए कोही ट्याक्सीमा चढ्दै थिए कोही भिज्दै स्कुटर दौडाइरहेका थिए त कोही भिज्दै हिँडिरहेका पनि देखिन्थे मलाई रक्बोमा धुवाएको नसाले आनन्दित बनाइरहेको थियो अझ आनन्द थप्न मैले चुरोड सल्काएँ धुवाको मुस्लो उडाउँदै गर्दा मैले देखेँ राउदा टर्मिनलबाट बाहिर आइरहेकी थिएँ ऊ भिज्दै बाटोमा आई मैले उसलाई बोलाएँ ऊ हाँस्दै मेरो छेउमा आई मैले सोधेँ तिमी पनि त्यही डोनीमा थियौ हो त मैले तिमीलाई देखेकी थिएँ डोनीमा डोनीमा मात्र होइन रकबमा पनि डोनीमा त मैले बोलाउनै लागेको थिएँ तर तिमी अगाडि नै बस्यौ निस्कने बेलामा पनि फटाफट निस्क्यौ राउदाको कुरा सुनेर मैले भनेँ यो झरीलाई धेरै धेरै धन्यवाद किन यो झरीको कारणले म रोकिएँ त्यसैले तिमीसँग भेट भयो मेरो जवाफमा राउदा मुस्कुराई उसले आफ्नो झोलाबाट चुरोट निकाले मैले लाइटर सल्काइदिएँ चुरोट पिएर सकिँदासम्म पनि झरी थामिएको थिएन बाछिटाको पानीमा हात भिजाउँदै मैले सोधेँ स्कुटर ल्याएकी छैनौ र छैन ग्यारेजमै छोडेको छु म त भिज्दै हिँडेर जान्छु कति आनन्द आउँछ कि तिमी भिज्दैनौ केही दिन अघि आई लभ रेन भनेर गफ दिएको थिएँ फसियो हामी दुवै भिज्दै बाटो लाग्यौँ बाटो भिजेर हिँड्दै गर्दा उसले सोधी कहाँ बस्छौ मैले अगाडिको सी बिल्डिङ देखाउँदै भने म त त्यहीँ बस्छु ए नजिकै पो रहेछ त तिम्रो कोठा त अनि तिमी कहाँ बस्छौ म त हेनबेरु साइडतिर बस्छु कुरा गर्दा गर्दै सी बिल्डिङ आइपुग्यो हामी एकछिन सी बिल्डिङको इन्ट्रान्स तल रोकियौँ इन्ट्रान्समा नयाँ झुमर हालिएकै थिएन पानीले भिजेकी राउँदा मेरो छेउमा उभिरहेकी थिए भिजेको सेतो टी सर्टबाट छातीमा उसको भित्री वस्त्रको डाम प्रष्ट देखिन्थ्यो ऊ घरि झरीलाई त घरि मलाई थिए मलाई लाग्यो उसलाई मसँगै अरू केही समय बिताउनु मन छ मैले कफीका लागि आफ्नो कोठामा निम्ता गर्नुपर्छ ऊ अवश्य जान्छे मैले सोच्दा सोच्दै उसैले भने यस्तो झरीमा खुल्ला रेस्टुरेन्टमा बसेर कफी पिउनुको मजा नै बेग्लै हुन्छ के म तिमीलाई कफीका लागि निम्ता गर्न सक्छु मलाई लागेको कुरा गर्न सहज भयो उसले एकपटक मेरो अनुहारमा हेरी अनि थोरै मुस्कुराएर भनी भाइको आज नपिउँ मेबी सम अदर डे उभिँदा मागेर बाटो लागि म उभिएर सोच्दै हेरिरहेँ मेबी सम अदर डे अर्थात् कथा जारी नै छ चालिस यताईको नेपाल फर्किने दिन आयो उनको बेलुका साढे सात बजेको कतार एयरवेजको टिकट थियो त्यो दिन म लन्च ब्रेकपछि अफिस नगई बेलिङ्गलीतिर लागेँ दाईको कोठामा पुग्ने बेला एकजना मान्छे दाईको कोठाबाट बाहिर आउँदै थियो दाईको रुममेट होला भन्ने अनुमान लगाएर मैले उसलाई मौन मुस्कानले अभिवादन गरेँ जवाफमा उसले पनि मौन मुस्कान फर्काएर गयो म कोठाभित्र छिरेँ दाई र अहमद सामान प्याकिङ गर्दै थिए अहमद र दाई दुवैले एकचोटि मतिर हेरे उनीहरू दुवैजनाको अनुहार मलिन थियो त्यो देखेर मेरो अनुहार पनि मलिन हुँदै गयो प्याकिङ सकेर अहमदले कालो कफी बनाएर ल्यायो भित्तामा रातो टी सर्ट र प्यान्ट झुन्डिरहेको थियो दाईले लगाउन तयार पारेको हुनुपर्छ दाईले कफीको कप हातमा खेलाउँदै भित्तामा झुन्डिएको लुगातिर हेरेर भने अमद जाँदा जाँदै एउटा अन्तिम साझेदारीको खिल्ली पिलाउँदैनस् दाईको आवाज मलिन थियो अमदका पनि मेरा जस्तै आँखा रसाएका थिए त्यो अन्तिम साझेदारीको सर्को हामीले दाईको कोठामै सल्कायौँ दुवाको पर्दाबाट देखिएको दाईको मधुरो र मलिन मुहार हेर्दै मैले भने दाई भर्सक घरको कुरा मिलाएर फेरि आउनुहोस् मालदिप्स दाईले भने खै भाइ अब जिन्दगीको डोनीलाई समयको छालले कहाँ लैजान्छ हेरौँ म जहाँ पुगे पनि सम्पर्कमा रहने नै छु हुने हार दैव नटार भन्छन् मलाई दुःख पनि लागिरहेको छ जे भयो त्यो बदल्न सकिँदैन जे हुँदैछ त्यो पनि बदल्न नसकिने विगतको परिणाम हो र जे हुनेछ त्यो पनि भएरै छोड्नेछ जिन्दगीमा अनेक घुम्तीहरू आउँछन् र बाटोमै मोडिदिन्छन् ती घुम्तीहरू भनेका हामीले जिन्दगीमा गर्ने निर्णयहरू नै हुन् आज हामी जहाँ छौँ त्यो हामीले हिजो गरेको निर्णयको उपज हो आज जे गर्दैछौँ त्यसको परिणाम भोलि थाहा हुन्छ आज सामान्य लाग्ने घटनामा लिएको निर्णयले भोलि ठुलो असर पार्न सक्छ त्यो राम्रो पनि हुनसक्छ र नराम्रो पनि छोरीलाई नयाँ ल्यापटप नपठाउने सानो निर्णयले मेरो जिन्दगी नै उलटपुलट भयो त्यही निर्णय नै मेरो जिन्दगीको एउटा मोड थियो जहाँबाट आज म मोडिँदैछु दाई नेपालीमै बोलिरहेका थिए तर त्यो दिन अहमदले घुर्की देखाएन दाईको अनुहारमा एकहोरो हेरिरह्यो एयरपोर्ट जाने समय भयो हामी तिनैजना बिलिङ्गलीबाट माले गयौँ र ट्याक्सी चढेर जेट्टी नम्बर दसतिर लाग्यौँ मालेबाट एयरपोर्ट जानका लागि टिकट लिन अहमद काउन्टरमा गएको थियो दाई र म डोनी अगाडि उभिएर टिकट कुरिरहेका थियौँ दाई टिकट काउन्टरतिर हेर्दै थिए मेरा आँखा बाटोतिर पुगे एउटी राउदा जस्तै केटी हामीलाई हेर्दै स्कुटीमा गई म हेरिरहेको थिएँ अलि अगाडि पुगेर उसले बाटोको छेउमा स्कुटर रोकेर फर्किएर हामीतिर हेरी राउदा नै रहेछ मैले हात उठाउनै लाग्दा उसले मुन्टो कुमाएर क्रोधित हुँदै स्कुटर अगाडि बढाए उसले मलाई चिनी तर किन व्यवस्था गरी म सोच्दै थिएँ अब म टिकट लिएर आइपुग्यो हामी डोनीमा चढेर एयरपोर्टतिर लाग्यौँ छुट्टिनु अघि मैले दाईलाई चरप्प अङ्गालो हालेर भने दाई कन्ट्याक्टमै होला है शुभयात्रा दाइले हुन्छ भने अहमदले पनि अँगालो हालेर मैले भनेकै कुरा अङ्ग्रेजीमा भन्यो लगभग दुई महिना अघिसम्म अपरिचित चालिसे दाई मनमा बसेर बिदा भए अहमद र म माले फर्किने डोनीमा चढ्यौँ आधा बाटोमा पुगेपछि जेरोल्डको फोन आयो हेलो सेफ हाई आलोक मैले तिमीलाई गुड बाई भन्नका लागि फोन गरेको हुँ मलाई भेट्नुहुन्न र सेफ सरी डियर समय नै मिलेन डोमेस्टिकबाट निस्किएर सिधै इन्टरनेसनलतिर लाग्नु पर्यो सात तिसको फ्लाइटमा कतार ट्रान्जिट भएर जाँदैछु ए हो र सेफ ठिकै छ नि त म पनि अघिसम्म त एयरपोर्टमै थिएँ मेरो एकजना साथी पनि हजुरकै फ्लाइटमा कतार ट्रान्जिट भएर नेपाल जाँदैछ के नाम हो तिम्रो साथीको नारायण चालिसे ल त आलोक कुनै दिन भेट हुन लेखेको रहेछ भने होला नत्र गुड बाई गुड बाई सेफ साँझ रक्बोमा अहमद र म मात्रै भयौँ दुवैलाई चालिसे दाईको न्यास्रो लागिरह्यो अहमद त म भन्दा पनि न्यास्रेको थियो हुन त उनीहरूको सहयात्रा पनि लामो थियो रक्बोमा प्रायः चालिसे दाई हामी दुईको बिचमा बस्थे त्यो साँझ पनि अहमद र म बिचको ठाउँ खाली नै थियो सर्कोको नसा पनि पहिलेको भन्दा गाढा भएर चढेको थियो अहमद खाली ठाउँलाई सुमसुमाउँदै टोलाइरहेको थियो एकछिनपछि उसले भन्यो चालिसे जस्तो साथी मैले अब कहिल्यै पाउँदिनँ होला यार उसको कुरामा समर्थन जनाउँदै मैले थपेँ हो यार उनी जस्तो राम्रो मान्छे पाउनु मुस्किल छ चालिसीले मलाई धेरै गुण लगाएको छ आलोक मेरी आमा बिरामी भएको बेलामा उसले ठुलो सहयोग गरेको थियो आमाको मृगौलामा पत्थरी भएको रहेछ कोलम्बो लैजानुपर्ने भयो दक्षिण एसियाकै सबैभन्दा धेरै प्रतिव्यक्ति आय भएको देशको नागरिक म मैले आमाको उपचारका लागि खर्च जुटाउन सकेको थिइनँ सरकारले केही रकम त दियो तर त्यो पर्याप्त भएन म धेरै नै चिन्तित थिएँ आइजिएमएचमा मेरी आमालाई मसँगै कुरेर बसिरहेको चालिसेलाई मेरो हविगत थाहा भयो अनि उसैले आवश्यक पैसाको चाँजो पाँचो मिलाइदियो पछि थाहा पाएँ उसले त अफिसबाट लोन लिएर मलाई मद्दत गरेको रहेछ आज ऊ नेपाल फर्किरहेको अवस्थासम्म पनि मैले उसको सबै पैसा फिर्ता गर्न सकिनँ मलाई आत्मग्लानी भइरहेको थियो उसले त सजिलै भन्यो पैसाले मित्रता खरिद गर्न सकिन्न चिन्ता नगर आमा ठिक हुनुभयो यही ठुलो कुरा हो आमाको राम्रो ख्याल राख्नु अमतले आफ्नो कुरा सकाएर चुरोड सल्कायो चालिसे दाईले मलाई त केही बताएका थिएनन् उनी त साँच्चै महान रहेछन् मैले पनि चुरोड सल्काएँ केही समयदेखि अहमदले विन्ड प्रुफ लाइटर बोक्ने गरेको थियो जसले गर्दा हावामा पनि आनन्दले चुरोट सल्काउन पाइयो धुवामुखबाट बाहिर निस्किन साथ समुद्री हावामा बिलाउँथ्यो तर याद नबिलाउँदो रहेछ चालिसे दाइले एक दिन भनेका थिए पीर र व्यथा अनि धुवा जस्तै छुमन्तर भएर बिलाउँदो हो त जिन्दगी कस्तो हुन्थ्यो म आफ्नै सुरमा चुरोटको धुवा तानिरहेको थिएँ अहमदले चुरोटको ठुटो जोडले समुद्रमा फालेर भन्यो जिन्दगीमा यति धेरै पैसा कमाउने रहर छ कि साला अतीत पुरै भुल्न सकौँ तर मलाई थाहा छ मेरो रहर गर्भपात हुन्छ साला यो दुनियाँमा धनीहरू झन्झन धनी अनि गरिबहरू झन्झन गरिब हुँदै गइरहेका छन् पैसा जति सबै औँलामा अट्ने मान्छेहरूको कब्जामा छ राजनीतिज्ञ त गोटी मात्र हुन् दुनियाँ त पैसावालाले नै चलाइरहेका छन् यार त्यो रात अहमद नसार भावनाको गहिराईमा डुबेर निकै बेर बोलिरहेको थियो रातको एघार बजेसम्म मैले उसको कुरा सुने अहमदसँग छुट्टिएर माले आउँदा डोनी पनि आधाभन्दा बढी खाली थियो मोबाइल निकालेर एकछिन फेसबुकको कला हेर्न थाले राउदाले पनि अङ्ग्रेजीमा एउटा स्टाटस राखेकी रहेछ जुन नेपालीमा भन्नुपर्दा यस्तो थियो जिन्दगी के हो गर्भपात गर्दा बगेको रगतलाई सोध म्यासेन्जर खोलेर राउदालाई हाई लेखेर पठाएँ तुरुन्तै उसको म्यासेज आयो साँझ तिमीसँग रातो टी सर्ट लगाएर एयरपोर्ट जेट्टीमा उभिएको मान्छे को हो मैले लेखेँ नारायण चालिसे मेरो साथी हो हामी सँगै काम गर्थ्यौँ आज ऊ जागिर छोडेर नेपाल गयो कहिलेदेखिको चिन्जान हो म मालदिप्स आएदेखि कत्तिको नजिक थियो भर्खर नजिक हुँदै थियौँ ओके राउदा रोकिए उसको प्रश्नको उत्तर दिँदै गर्दा मेरो मनमा शङ्का उब्जियो सोध्ने पालो मेरो आयो कि तिमी चिन्छौ र उसलाई मेसेज सिन भयो तर जवाफ आएन आखिर के थियो राउदा र चालिसे दाई बिचको सम्बन्ध दाईको बारेमा उसले किन सोधी हामीलाई सँगै देखेर ऊ किन रिसाई मेरो मनमा अनेक प्रश्नहरू उब्जिन थाले यसको कुनै उत्तर नआएपछि मैले फेरि सोधेँ आखिर कुरा के हो राउदा के म जान्न सक्छु राउदाको कुनै जवाफ आएन मैले पुनः लेखेँ फर गड सेक मलाई बताउन कुरा के हो फेरि पनि कुनै जवाफ आएन मन अमिलो भएर आयो मस्तिष्कले अरू केही सोच्नै सकेन राति अबेरसम्म पनि मन मस्तिष्कमा त्यही कुरा घुमिरह्यो आखिर राउदाले चालिसे दाईको बारेमा किन सोधी कतै राउदा र चालिसे दाईको बिचमा होइन होइन त्यस्तो हुनै सक्दैन नहोला भन्न पनि त सकिन्न राउदाले किन मेरो प्रश्नको जवाफ दिइरहेकी छैन हुन पनि सक्छ त्यो रात न त आँखामा निन्द्रा आयो न मनमा शङ्का नै आउन छोड्यो पूरे रात मनोवादमा बित्यो कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछु उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी एक सरको मायाको वाचन सुनिरहेका छौँ जीएस पौडेलको उपन्यास एक सरको मायाको बाँकी अंश वाचन अब सुरु हुन्छ साँझ रकबमा बसेर अहमदसँग साझेदारीको सरको तान्ने काम जारी नै रह्यो एक साँझ मैले घुमाउरो पारामा अहमदलाई चालिसे दाईको माझ्दा बाहेक अरूसँग पनि अफेयर चलिरहेको थियो भनेर सोधेँ उसले थाहा छैन भन्यो मेरो सङ्कालु मन केही शान्त त भयो तर त्यो दिनदेखि एक हप्तासम्म राउदासँग कुरा भएको थिएन एक दिन म जानका लागि तयार हुन नुहाउँदै थिएँ बाथरुम सफा नगरेको पनि धेरै दिन भएको थियो भुइँ चिप्लो भएको रहेछ म थेगिन सकिनँ नुहाउँदा नुहाउँदै न मजाले पछारिएँ मेरो घुँडामा असर परेछ मलाई हिँड्नै गाह्रो भयो त्यो दिन म अफिस नै जान सकिनँ रकबोको त कुरै छोडौँ अहमदलाई फोन गरेँ ऊ साँझ छ बजीतिर मेरो कोठामा आयो मेरो कोठामा ऊ पहिलोपटक आएको थियो यद्यपि उसलाई म सी बिल्डिङमा बस्छु भन्ने पहिले नै थाहा थियो उसले त्यो दिन नसाको लेदोलाई चुरोटमा भर्न पनि सिकायो खिल्ली तयार भएपछि अहमदले सोध्यो कहाँ बसेर पिउने मैले भने बाल्कोनीमा हुँदैन बाहिर स्मेल जान्छ नजिकै अपार्टमेन्टहरू छन् त्यसो भए बाथरुममा बाथरुममा गन्दा आउँछ रुम फ्रेसनर छ नि ओके आज पिउँ तर सधैँ पिउनु हुँदैन नि कोठामा ओके अहमदजी महाराज अब पिउने कि अझै गफ बाँकी छ ल ल हिँड सर्कोको नसामा रनबुल्ल भएर हामीले धेरै कुरा गऱ्यौँ कुरा गर्दा गर्दै विषयवस्तु भुलेर हामी धेरै बेर आँस्थ्यौँ धेरै विषयको उठान भयो तर कुनै पनि निष्कर्षमा पुगेनन् रगतमा घुलेर बगेको नसाले सबै भुलाइदियो हामी घरि त्यसै टोलाएर बस्यौँ त घरि घोलाएर लोलाएर बस्यौँ नसाले पुरै आँत सुकाएपछि प्यास लागेर आयो गुलियो खरबुजा भनिला सेक मिल्क मार्स चक्लेट आँपको गुलियो र बाक्लो जुस आइसक्रिममध्ये केही न केही मेरो फ्रिजमा झगडा हुन्थ्यो त्यो दिन खरिएको आँतलाई हामीले चिसो र गुलियो खरबुजाले शान्त पार्यौँ आठ बजेतिर अहमद निस्कियो ऊ गएपछि म टिभी खोलेर हेर्न थालेँ अङ्ग्रेजी फिल्म आइरहेको थियो फिल्मको कहानी र नाम त याद छैन तर हिरोको रोल भने अलिअलि याद छ ऊ एउटा साईको बच्चाको मानसिक डाक्टर थियो नसा उत्रिने क्रममा थियो राति दस बजेतिर फेरि अहमदले छोडेको एउटा सानो खिल्ली बाथरुममा पसेर ताने अनि बाल्कोनीमा गएर छुरोट पिउन थालेँ मन्द मन्द हावा चलिरहेको त्यसमाथि नसाको झुमझुम आनन्द त्यति बेला त मलाई स्वर्गमै छु जस्तो लाग्यो एक्कासी अप्सराको याद आयो अप्सराको भेषमा राउदा आएर आँखामा नाच्न थाली चारैतिर झिलिमिली थियो मलाई यथार्थमा झरेर राउदालाई हेर्न मन लाग्यो फेसबुक खोलेर उसको फेस हेरेको मात्र के थिएँ म्यासेन्जरमा टुङ्ग उसैको म्यासेज आयो अहिले र यतिखेर म तिमीलाई भेट्न चाहन्छु केही जरुरी कुरा गर्नु छ के तिमी भेट्न सक्छौ त्यतिका दिनपछि एक्कासी त्यस्तो म्यासेज त्यो पनि मध्यरातमा म त सक पाएँ भेट्न त मलाई पनि मन थियो तर खुट्टाले काम गर्दैन कसरी जाउँ मैले लेखेँ भेट्न त म पनि चाहन्छु तर अझै मेरो खुट्टा मर्किएको छ म हिँड्न सक्दिनँ सरी टु हियर द्याट उसले अरू पनि केही लेखिरहेको सङ्केत देखिरहेको थियो मैले कुरिरहेँ नभन्दै उसले अर्को म्यासेज पठाएँ कि तिमी कोठामा एक्लै बस्छौ हो म एक्लै बस्छु मेरो म्यासेज सिन भयो सायद ऊ केही लेख्दै मेट्दै गरिरहेकी थिए म्यासेन्जरले त्यस्तै सङ्केत दियो मलाई लाग्यो ऊ दोधारमा परि तर पनि मैले केही लेखिनँ उसरी लेखेर पठाएँ मलाई तिमीसँग अहिले नै भेट्न मन छ यदि तिमीलाई अप्ठ्यारो पर्दैन भने कि म तिम्रो कोठामा आउन सक्छु दोधारमा पर्ने पालो मेरो आयो मध्यरातमा कोठामा आउँछु भन्छे कस्तै केटी हो काम के हो भोलिबाट उज्यालो नै हुन्न कि कारण के होला जान्नका लागि पनि भेट्नै पर्यो यस्तै कुरा सोच्दा सोच्दै अर्को म्यासेज आयो तिमीलाई अप्ठ्यारो हुन्छ भने भइगयो म बाध्य भएँ पर्दैन तिमी आउन सक्छौ थ्याङ्क्स म केही बेरमा आउँछु सी बिल्डिङ नै होइन त हो अपार्टमेन्ट सिक्स डी ओके राउदा आउने भएपछि मर्केको खुट्टो पनि सकिनसकी काम गर्न तम्सियो हलमा छिरो लिएका अलिअलि सामानहरू मिलाए कोठामा केटी आउँछु भन्नासाथ हराएको जाँगर आएको देख्दा आफैलाई अचम्म लाग्यो अरू बेला कहाँ जान्थ्यो कुन्नी रुम बाथरुम सबैतिर फ्रेसनर छर्किएँ गनाउने कोठा पनि मगमगाउन थाल्यो ऐना अगाडि उभिएर कपाल मिलाएँ काकी भन्नुहुन्थ्यो राति ऐना हेर्नु हुँदैन हेऱ्यो भने आफूभन्दा जेठी केटीसँग बिहे हुन्छ सम्झेर आँसु आयो म सोच्न थालेँ राउदा त पक्कै मभन्दा जेठी होइन दियो निकालेर काकीमा छर्किएँ म तयार भएँ तर के का लागि राउदा त कुनै विशेष कारणले मलाई भेट्न आउँदै थिए म भने डेटिङमा बोलाएको जस्तो गरेर तयार भइरहेको थिएँ म बाल्कोनीमा बसेर राउदाको प्रतीक्षा गरिरहेको थिएँ ढोकाको घन्टी बज्यो नभन्दै राउदा आई उसले निलो रङको लाम्बाउले टप्स र कालो रङको जिन्स प्यान्ट लगाएकी थिए उसको अनुहार केही गम्भीर थियो तर त्यो गम्भीरताले उसको सुन्दरतामा खासै प्रभाव पारेको थिएन मलाई देखेर ऊ औपचारिकताका लागि करैले हल्का मुस्कुराई मैले पनि मुस्कुराउँदै सोफामा बस्न अनुरोध गरेँ ऊ चुपचाप हलको सोफामा बसे एकछिन है भनेर म खुट्टो खोच्याउँदै भान्सामा पगेर दुई कप कालो कफी लिएर फर्केँ म फर्किँदा ऊ बाल्कोनीमा उभिएर अँध्यारो रातमा कतै हराइरहेकी थिए म दुईवटै कप बोकेर बाल्कोनीमा पुगेँ मलाई देखेर उसले आफूलाई सजग बनाए हामी दुवैजना बाल्कोनीको कालो कुर्सीमा बस्यौँ तातो कफी चिसो हावासँग आफ्नो तापक्रम जोगाउन सङ्घर्ष गरिरहेको थियो राउदा मौन नै थिए मैले आफ्नो चुरोट सल्काएँ मलाई थाहा थियो ऊ आफ्नै ब्रान्डको चुरोट पिउँछे नभन्दै निकाली मैले लाइटर बालिदिएँ छुरुटको लामो सर्को तानेपछि राउदाको ओठ चलमा लाए जहाँबाट यस्तो आवाज निस्कियो के तिमीलाई थाहा छ नारायण चालिसेको हो उसको मुहारको गम्भीरता बोकेर आएको प्रश्नको मैले सहज जवाफ दिएँ उनी मेरा साथी हुन् एक असल साथी मेरो जवाफले उसको गम्भीरता क्रोधमा परिणत भयो उसले रिसाएर भने तिम्रो लागि त्यो असल साथी होला तर वास्तवमा त्यो एक हत्यारा हो अपराधी हो पापी हो उसको चर्को आवाजसँगै चर्को आरोप सुनेर म झस्केँ अनि आश्चर्यचकित भएँ राउदा कतै भ्रममा त परिन सोधेँ यो के भन्दैछौ राउदा मैले तिम्रो कुरा बुझिनँ के तिमी नारायण चालिसकै कुरा गर्दैछौ हो म चालिसकै कुरा गर्दैछु त्यो हत्यारा हो तिमी कसरी यो सब भन्न सकिरहेकी छौ राउदाले एकपटक मेरो आँखामा हेरी अनि चुरोटको लामो सर्को तानेर केही शान्त भएर भने तिमी मलाई साँचो साँचो कुरा बताउँछौ के कुरा के तिमीलाई चालिसेले कुनै गोप्य कुरा बताएको थियो कस्तो गोप्य कुरा मतलब के तिमीलाई चालिसेको कुनै केटीसँगको सम्बन्धका बारेमा थाहा छैन मैले अकमकिँदै भने मलाई थाहा छ तर त्यो सब तिमी किन सोध्दैछौ यो मेरो सरकारको विषय होइन यसबारेमा म केही बताउन चाहन्न के उसको नाम माझ्दा हो मलाई रत्तिभर लागेको थिएन कि उसले माझ्दाको नाम लिन्छे म झनै आश्चर्यमा परेँ तिमी माझ्दालाई चिन्छौ मैले सोधेँ म बा म कि बहिनी हो ओ माई गड उसको कुरा सुनेर म स्तब्ध भएँ जिन्दगीका घुम्तीहरूमा थुप्रै रहस्यका पर्दाहरू खोल्दै जाने रहेछन् हुन त जिन्दगी पनि आफैमा एउटा रहस्य न हो विज्ञानले भन्छ पुरुषको शुक्राणु र महिलाको डिम्बको मेल धर्मले भन्छ उपरवालाको खेल रहस्य रहस्य गर्भमा रोपिएदेखि कात्रोले छोपिँदासम्मका अनेकौँ मोडहरूमा अनेकौँ रहस्य रहस्यमय जिन्दगी जिन्दगी नै एक रहस्य एउटा रहस्य खुल्यो मैले सम्हालिँदै भने तिमी माझ्दा कि बहिनी हो म त्यही माझ्दा कि बहिनी हो जसलाई तिम्रो साथीले घायल पारेर छाडेको छ रौदाले मेरो आँखामा आँखा गाडेर भने ऊ भन्दै गई कति क्रूर रहेछ त्यो चालिसेको मन एकपटक पनि माझ्दाको बारेमा सोचेन र ठिक छ माझदाको बारेमा त सोचेन नसोचोस् तर त्यो कोपिला जुन माझदाको पाठ्यघरमा लागेको थियो कति सजिलै चुड्यो त्यसले पापी रौता तिमी यसरी भावुक नबन भावनाले मात्र जिन्दगी चल्दैन चालिस दाईको पनि आफ्नै बाध्यता थियो उनी परिबन्धमा थिए परिबन्ध राउदाले प्रश्नवाचक चिन्ह रूपी आँखा तेर्स्याएर भन्दै गई जिन्दगीमा ठुलो कुनै परिबन्ध हुन्छ र आलोक एकपटक सोच त माझदाको गर्वमा पलाएको त्यो पिपुरो के त्यो जिन्दगी होइन त्यसको पनि हाम्रो जस्तै मुटु चल्न थालेको थियो मेरो दिदीको पाठेघरबाट रगतको डल्लो फालिएको थिएन आलोक एउटा धड्किँदै गरेको मुटु चुनालेर फ्याँकिएको थियो एउटा जिन्दगीको हत्या गरिएको थियो त्यसको जिम्मेवार तिम्रै असल साथी चालिसी थियो त्यसैले त्यो हत्यारा हो रौदाको भावनात्मक आवेगसँग म पनि सहमत थिएँ तर ऊ आवश्यकताभन्दा बढी भावुक भएकी थिए भ्रूण हत्या पनि हत्या नै हो तर त्यो परिस्थिति जन्य हुन्छ जुन परिस्थितिमा चालिसे दाई थिए उनको ठाउँबाट हेर्दा त्यो हत्या नभएर बाध्यतावश गरिएको एउटा सम्झौता थियो तर यो कुरामा राउदा सहमत थिएन म चालिसे दाईले गरेको निर्णयप्रति असहमत हुन सकिनँ मनमा जे जस्तो तर्क चले पनि मैले राउदासँग विवाद गर्न चाहिनँ म उसलाई सम्झाउनतिर लागेँ तिम्रो कुरा ठिकै हो राउदा मैले चालिसे दाईलाई सम्झाएको थिएँ तर उनी मानेनन् त्यो उनको निजी मामिला थियो मैले के नै गर्न सक्थेँ र मेरो पछिल्लो जवाफले राउदा केही नरम भएर बोली मेरो कुराको आशय तिमीमाथि दोष थुपार्नु होइन चालिसे त अपराधी नै हो खैर जे कुराको लागि त्यो रातमा म तिमीलाई भेट्न आएकी थिएँ त्यो मैले पाइसकेँ समय दिएकोमा धन्यवाद त्यस्तो के कुरा खोज्न आएकी थियो राउदा अनि के पाएर जाँदैछौ मैले सोधेँ उसले थोरै मुस्कुराएर भने जे पाउने आशामा आएकी थिएँ त्यही लिएर जाँदैछु ऊ कुर्सीबाट उठेर ढोकातिर लागे म उसलाई छोड्न ढोकासम्म गएँ जाँदा जाँदै उसले भने ला गफको तालमा मैले कफी नै पिउनु बिर्सिएछु केही छैन मलाई आशा छ तिमीलाई कफी पिलाउने दोस्रो मौका अवश्य पाउनेछु मेरो कुरा सुनेर उसले हाँस्दै भने विचार गरेर बताउँला मैले ढोका खोलिदिएँ ऊ हाँस्दै बिता भई कफी नपिएर उसले ठिकै गरी मैले निम्तो गर्ने न्यु पाएँ उसले विचार गर्ने भई यसको मतलब कथा जारी नै छ शुक्रबारको दिन दिउँसो भेलिङलीको पूर्वी किनारामा अहमद र मैले नुहाउने योजना बनाएका थियौँ पूर्वी किनाराबाट मालेको राम्रो सिन देखिन्थ्यो डोनीबाट उत्रिएर मैले अहमदलाई फोन लगाएँ उसले एकै रिङमा उठायो कहाँ छस् त म भेलिङले आइसकेँ किन यति चाँडै घडी हेर त मैले त समयको ख्यालै गरेको रहेनछु घडीले त बाह्र मात्र बजाएको रहेछ अहमदले फेरि भन्यो ल ल आइहालिस अब कुर्दै बस म नमाज सकेर आउँछु ओके शुक्रबारको मध्याह समय भएकाले होला भेलिङली सुनसान थियो अरू बेला नमाज नपढ्नेहरूले पनि शुक्रबार पढ्थे अहमद पनि तिनैमध्ये एक थियो पर्यटनबाट अर्थतन्त्र धानिरहेको मालदिप्समा मान्छेहरू धार्मिक रूपमा उदार बन्दै गएका थिए कालान्तरमा धर्म र संस्कार नै हराउने त होइन केही धार्मिक मान्छेहरू चिन्ता व्यक्त गर्दथे एक दिन अहमदले भनेको थियो आधुनिक बनेर कुरानलाई साक्षात् प्रमाण नमाने पनि मलाई अल्लाह छन् भन्ने कुरामा भने विश्वास लाग्छ त्यसैले शुक्रबारको झुमा छुट्यो भने ग्लानी हुन्छ त्यसो त म पनि पूजापाठ र तीर्थव्रत गर्दिनँ तर पनि बाटोमा मन्दिर देख्दा मनमा आइहाल्छ हे ईश्वर रक्षा गर त्यसो त मानवको अमानवीय प्रवृत्तिलाई नियन्त्रण गर्ने शाश्वत सत्य भनेका पनि मृत्यु अर्थात् भौतिक सत्य र ईश्वर अर्थात् आध्यात्मिक सत्य यी नै त हुन् मृत्यु छ र त यो जिन्दगी जिउनुको मजा छ एक दिन म मर्छु भन्ने कुरा सबैलाई थाहा हुन्छ तर कहिले त्यो कसैलाई थाहा हुँदैन यो रहस्यमय खेल कसको हो त मान्छे पढ्दा पढ्दै पनि मर्न सक्छ खाँदा खाँदै पनि मर्न सक्छ हिँड्दा हिँड्दै पनि मर्न सक्छ पग्लिँदै गरेको गुलियो बरफको गोला चुस्दा बच्चाले जिब्रो घुमाई घुमाई त्यो गोलाबाट पग्लिएको पानीलाई भुइँमा खस्न नदिई चुस्छ त्यसमा स्वाद छ अनि मजा पनि छ बरफ पग्लिएर सकिनु अघि बच्चाले भरपूर आनन्द लिन्छ यदि बच्चालाई बरफको सट्टा शालिग्राम दिएर यो नपग्लिउन्जेलसम्म चुस् भन्यो भने उसले चुस्छ त पक्कै चुस्दैन हो त्यस्तै मृत्यु नआउँदो हो त यो जिन्दगी जिन्दगी जस्तो हुने थिएन जिउनुमा कुनै मजा पनि हुने थिएन ईश्वरप्रतिको आस्था र मृत्युचेतले नै त मान्छेलाई अनुशासित बनाएको छ पापको डर देखाउँदै होस् या पुण्यको लोभ या त विभिन्न विधि विधानको निर्माण गरेर नै होस् धर्मले मानिसलाई जङ्गली युगबाट आजको अवस्थामा ल्याइपुर्याएको छ धर्म अफिम हो भनेर काल मार्क्सले भनेका छन् तर त्यसको अपव्याख्या भएको छ धर्म अफिमै हो तर मात्र मिलाएर प्रयोग गरे यसले ओखतीको काम गर्छ म फेरि टर्मिनलको नजिक एउटा रुखमुनि अहमदलाई कुरिरहेको थिएँ मान्छेको चहल पहल लगभग शून्य बराबर नै थियो मैले परबाट एकजना मान्छे हतारिँदै आइरहेको देखेँ अलि नजिकै आएपछि चिने उनी त चालिस दाईको रुममेट रहेछन् घडी हेर्दै उनी फटाफट फेरि टर्मिनलतिर आइरहेका थिए उनको हातमा कुनै कागजी डकुमेन्ट पनि थियो उनले पनि मलाई चिनेछन् क्या र परैबाट मलाई देखेर मुस्कुराउँदै आए मैले हात मिलाउँदै भने सन्चै हुनुहुन्छ हजुर सन्चै छु अफिस जान लाग्नुभएको हजुर अफिसमै थिएँ यो डकुमेन्ट छुटेकाले फेरि आउनु पर्यो शुक्रबार पनि छुट्टी हुँदैन है हजुरको के गर्नु सर काम नै त्यस्तै छ हाम्रो हात छुट्टिएकै थिएन मैले छुट्याउँदै भने चालिस सिताई हुँदा त म हजुरको कोठामा गइरहन्थेँ मेरो नाम आलोक शर्मा हो उनले पनि मुस्कुराउँदै भने हजुर म जय ढकाल उनको नाम सुनेर मलाई अचानक जेडीको याद आयो अनि जेडीसँगै जेरोल्ड र लुसी पनि याद आए मैले थोरै हाँस्थेँ भने तपाईँको नामले त मलाई एकजना टुर गाइडको याद दिलायो उनले आश्चर्य प्रकट गर्दै भने हो र म पनि पहिले टुर गाइड नै थिएँ उनको यो जवाफले भने मलाई पलभरमै तरङ्गित बनायो साथमा अनौठो अनुभूति पनि दिलायो जस्तो कि मानौ साफको फाइनलमा नेपाल र भारतको भिडन्त चलिरहेको छ खेल सकिन केही मिनट मात्र बाँकी छ दुवै पक्ष गोलरहित बराबरीमा खेलिरहेका छन् नब्बेऔँ मिनटमा वसन्त गौचनले साइडबाट क्रस गरेको बल डिबक्सभन्दा केही बाहिर हरिखड्काको खुट्टामा पर्छ उनको नजिक विपक्षी खेलाडी छैनन् अगाडि सिर्फ भारतको गोलकिपर छ हरिखड्का बल त गुराउँदै डिबक्सभित्र छिर्छन् दशरथ रङ्गशालामा दर्शकहरूको हुटिङ बढ्दैछ मुटु डुक हुँदैछ वान टू वानमा हरिखड्काले पाएको यो स्वर्णिम मौकामा उनले गोल लगाउन सक्छन् कि सक्दैनन् नेपालले ऐतिहासिक जित निकाल्न सक्छ कि सक्दैन कमेन्टेटर इमोसनल भएर बोलिरहेको छ भारतको गोलकिपर आफ्ना दुवै हात फैलाएर हरिखड्कातिर बल खोज्न आइरहेको छ रातो जर्सी लगाएका हरिखड्काले आँखा उठाएर पोस्टको दायाँ बायाँ हेर्छन् अनि आफ्नो दाहिने खुट्टालाई थोरै पछाडि खिचेर बललाई पोस्टतिर सुट गर्छन् बल उडेर पोस्टतिर गइरहेको हुन्छ दर्शकहरू फिङ्गर क्रस गर्दै बिस्तारै उठ्छन् बल पोस्टभित्र छिर्यो भने नेपाली इतिहास रच्नेछ हो त्यो गोलले आफ्नो गन्तव्य लिनु अगाडि समर्थकलाई जस्तो भएको हुन्छ जय ढकालले म पनि टुर गाइड नै थिएँ भन्दा मलाई पनि त्यस्तै महसुस भएको थियो मैले उनको आँखामा हेर्दै भने तपाईँ पनि टुर गाइड अब यो नभन्नुहोस् कि तपाईँ जेरोडलाई पनि चिन्नुहुन्छ मेरो कुरा सुनेर उनी आश्चर्य मान्दै केही गम्भीर भएर बोले तपाईँले जेरोडलाई कसरी चिन्नुभयो यसको मतलब हो म जडी नै हुँ तर तपाईँले जेरोडलाई कसरी चिन्नुभयो जेरोल मेरा साथी हुन् उनले मलाई लोकला क्रासको कहानी सुनाएका थिए मेरो कुरा सुनेर जेडी खुसी होलान् भन्ने लागेको थियो तर उनी खुसीको सट्टा झन्डी रास देखिए उनले घडी हेर्दै भने आलोकजी म अहिले हतारमा छु कुनै दिन बसेर कफी पिउँदै कुरा गरौँला यति भनेर जेडी फटाफट फेरि टर्मिनलतिर लागे मलाई अचम्म लाग्यो जेडीको ठाउँमा म भएको भए कम्तीमा पनि जेरोल्डको हालखबर सोध्थेँ उनको अनुहारको भावले भित्र केही छ भन्दै थियो त्यहाँ के लुकेको थियो होला मलाई भने जेरलको कथा सुनेर नामले मात्रै चिनेको जडीलाई भेट्दा रमाइलो लागिरहेको थियो जिन्दगी त्यसै कहाँ रहस्यमय भएको हो र मृत्यु सयमा नपुगुन्जेल अनेक रहस्यका पोकाहरू खुलिरहन्छन् नमाज सकिएपछि अहमदले फोन गर्यो उसले मलाई रक्बको छेउमा रहेको व्हाइट स्यान्डमा पौडी खेल्न बोलायो मैले किन त्यहाँ भनेर प्रश्न गर्दा उसले उत्तर दियो अरे यार हेर्न हावा कताबाट चलिरहेको छ मैले उसको कुराको आशय बुझेँ अनि जिस्काउँदै भने हावा पनि देखिन्छ र हेर्नु हावा कुरा गर्छस् न पनि उसले हाँस्दै भन्यो ल ल भइगयो धेरै गफ नचोट छिटो आइज सामान रेडी छ अहमदले नेपाली शब्द सामानको प्रयोग गर्यो उसले चालिसे दाली सिकाएका रहेछन् घामको तापमा रक्बो अर्कै देखिएको थियो हामी प्राय रातमा मात्र रक्बो पुग्थ्यौँ त्यो पनि अफगानिस्तानको पहाडी फाँटमा ढकमक्क फुलेपछि फलेको फलबाट निस्केको चोपले बनेको सामान चलाएर धुवा तान्न त्यति बेला नसामा कहिले सुखानुभूति हुन्थ्यो त कहिले दुखानुभूति कहिले भावना र कल्पनाका सुन्दर फुलहरू फुल्ने गर्थे अनि हेर्दा हेर्दै मध्यरातमा रक्बो फुलबारी हुन्थ्यो हामी व्हाइट स्यान्ड बिचमा पौडी खेल्नका लागि तयार भयौँ एउटा सामान भरेको र एउटा सुक्खा चुरोट हातमा च्यापेर हामी समुद्रभित्र छिर्यौँ अरू मान्छेहरू पनि पौडी खेलिरहेका थिए हामी छातीसम्म पानी आउने ठाउँमा उभिएर अर्को साटासाट गर्दै पिउन थाल्यौँ पूर्वबाट हावा चलिरहेको हुनाले हामीले पिएको सामानको धुवा समुद्रको बिचतिर पनि उडिरहेको थियो कसैले चालै पाएनन् त्यसरी समुद्रमा आधा डुबेर लिनुको आनन्द पनि बेग्लै त्यो दिन म पहिलोपटक मालदिप्सको सङ्गलो समुद्रमा पौडिँदै थिएँ धेरै रमाइलो भइरहेको थियो तर भित्र कतै मलाई किन्चित पिर पर्दै गइरहेको थियो किनभने यो नसा खराब हो भन्ने थाहा हुँदाहुँदै बिस्तारै मेरो आदत बन्न थालिसकेको थियो श्रुति सम्वेगमा जीएस पौडेलको उपन्यास एक सरको मायाको सातौं श्रृङ्खला वाचन आज पृष्ठ एक सय पच्चिसमा ल्याएर हामीले अब रोकेका छौँ कथा अगाडि कसरी बढ्छ अर्को साता एक सरको मायाको आठौं श्रृङ्खला लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी सङ्घर्ष विष्ट र म अच्युत घिमिरे विदा हुन्छौँ नमस्कार शुभरात्री